thank you मलाई तिमीले मुख छोपेसी कर्के नजर लगाएको देखेसी भए लुटुपुटु देखेपछि कालीलाई भए लुटुपुटु गर्दै मलाई मायाको पछ्यौरी न्यानो पारिदे बुटु लजै लजै तिमीले मुख छोपेसी कर्के नजर लगाएको देखेसी भए लुटुपुटु देखेपछि कालीलाई भए लुटुपुटु गर्दै मलाई मायाको पछ्यौरी मुटु देखेपछि कालीलाई भएर तु पुटु बिर्ते मलाई मायाको पछ्यौरी न्यानो हो मुटु गलबन्धीले बनायो म खै मायाले मन खायो जसकै देखेपछि झन् फर्की उतिर जुच नजर फर्किन्छु भुइँतिर भए लुटु बुटु देखेपछि कालीलाई भए लुटु बुटु मलाई मायाको पछ्यौरी न्यानो पारिदे बुटु जान्छ मलाई देख्यौ कि उतिर जुच नजर फर्किन्छु भुइँतिर भए लुटु बुटु मायाको पछ्यौरी न्यानो पारिदे मुटु देखेपछि कालीलाई भए टु पुटु मलाई मायाको पछ्यौरी न्यानो पारिदे मुटु आमाले बोलाउने कोहनी एकै भेट लाग्यो नि मोहनी भएन चुपुटु देखेपछि कालीलाई भएन चुपुटु भेटे मलाई मायाको पछ्यौरी न्यानो पारिदे बुटु इसाराले बोलाउने कोहनी एकै भेटमा लाग्यो नि मोहनी भएन चुपुटु देखेपछि कालीलाई भएन चुपुटु मायाको पछ्यौरी न्यानो पारिदेऊ देखेपछि कालीलाई भए लुटु पुटु बेर्दै मलाई मायाको पछ्यौरी न्यानो पारिदेऊ ठोकियो धड्कन पर्यो सास पनि रोकियो भएन चुपुटु देखेपछि कालीलाई भएन चुपुटु बिर्दै मलाई मायाको पछ्यौरी न्यानो पारिदे बुटु जब नजर तिमीमा ठोकियो धड्कन पर्यो सास पनि रोकियो भएन चुपुटु देखेपछि कालीलाई भएन चुपुटु बिर्दै मलाई मायाको पछ्यौरी न्यानो पारिदे मुटु देखेपछि कालीलाई भए लुटु पुटु मलाई मायाको पछ्यौरी न्यानो पारिदे मुटु कति हुन्छ छेउमा कालोलाई देखेपछि झनै हातमा दियो मायाले गलबन्दी छेउरी न्यानो पारिदे मुटु